एसियन को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The next education आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोक Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थब्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचारमा स्वागत छ म ध्रुवराज खनाल सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आउँदै सुरक्षा व्यवस्था कड़ा व्यवस्थापिका संसदलाई आजै सम्बोधन गर्ने सुनकोशी नदीमा पहिरो जाँदा बेपत्ता भएकाहरूको खोजी कार्य जारी जीवितै फेला पार्न सक्ने सम्भावना न्यून गाजामा इजरायलले गरेको आक्रमणमा करिब तीन सय बाल बालिका मारिएको राष्ट्रसंघको प्रतिवेदन इराकी जिहादीद्वारा तेइस जनाको हत्या र मौसम र व्यवस्थापिका व्यवस्थापकीय कमजोरीका कारण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 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने मोदी त्यहाँबाट सिधै हयात होटल जाने कार्यक्रम रहेको छ त्यसपछि दिउँसो दुई बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्रीबीच छलफल हुनेछ त्यस्तै दिउँसो चार बजे मोदीले व्यवस्थापिका संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ बेलुकी सात बजे प्रधानमन्त्री कोइरालाले मोदीको सम्मानमा होटल सोल्टीमा रात्रि भोजको आयोजना गर्नु भएको छ मोदीले नेपाल भ्रमणका क्रममा राष्ट्रपति डाक्टर रामरण यादव लगायत विभिन्न राजनैतिक दलका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ उहाँले सोमबार बिहान पशुपतिनाथको दर्शन तथा पूजा समेत गर्ने कार्यक्रम छ पशुपतिनाथ सिंहदरबार संविधान सभा भवन रूटमा पर्ने सड़क समेत सजाइएको छ ठाउँ ठाउँमा नेपाल र भारतका झण्डा फहराइएको छ भने काठमाडौँमा विशेष सुरक्षा सतर्कता अपनाइएको छ मोदीको भ्रमण टोलीमा झण्डै सत्तरी जना सहभागी हुनेछन् मोदी सोमबार नै स्वदेश फर्कने कार्यक्रम छ यसबीच भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमणका क्रममा आफ्नो संरक्षणमा हुर्किएका नवलप्रासीका बहादुरलाई आफ्ना बाबु आमाको जिम्मा लगाउने कार्यक्रम छ जित बहादुर सारू मगर सत्र वर्षदेखि मोदीको संरक्षणमा रहेका छन् जेतबहादुरसँग भेट्नका लागि उनका आमा र दाजु भाउजू काठमाडौँ पुगेका छन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा नेपालमा हुने बनेको ऊर्जा व्यापार सम्झौता पीटीए नहुने भए पनि विकासका अरू क्षेत्रमा छलफल हुने भएको छ दिउँसो सिंहदरबारमा प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री मोदी बीचको भेटवार्तापछि नेपाल र भारतीय प्रतिनिधि मण्डल बीच सड़क रेलमार्ग कृषि विज्ञान तथा प्रविधि लगायतका विषयमा छलफल हुनेछ खास गरी मध्य पहाड़ी राजमार्ग तराईको हुलाकी मार्ग र काठमाण्डुसम्म रेलमार्गको विस्तार लगायतका विषयमा छलफल गर्ने तयारी भएको नेपाली अधिकारीहरूले बताएका छन् विद्युत व्यापार सम्झौताको महस्यौदामा भारतीय पक्षले असहमति जनाएपछि तत्काल सम्झौता नहुने भएको हो यसअघि भारतले पठाएको महस्यौदामा नेपालले संशोधन गरेर पठाएको थियो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि नेपाल सरकारले विशेष व्यवस्था मिलाएको छ केही दिनदेखि नै काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ठाउँ ठाउँमा सुरक्षा जाँच बढ़ाइएको छ मोदी ओहोर दोहोर गर्दा उहाँलाई छ तहको सुरक्षा व्यवस्था मिलाइएको छ पहिलो घेरामा भारतबाटै आउने मोदीका पीएसओ नेपाली सेना र नेपाल प्रहरीका पीएसओ हुनेछन् उच्च सुरक्षा स्रोतका अनुसार त्यसपछिको घेरामा स्पेशल प्रोटेक्सन ग्रुप र एनएसजी ब्ल्याक कमाण्डोको टोली रहनेछ तेस्रो तहको घेरामा नेपाली सेना हुनेछन् सेना पछिको सुरक्षा घेरा बाहिर जनपद प्रहरी र त्यसपछि सशस्त्र प्रहरीको घेरा हुनेछ सबैभन्दा बाहिर नेपाली सेना र भारतीय गुप्तचर विभागका सदस्य रहनेछन् मोदीको सुरक्षाका लागि भारतबाटै बुलेट प्रुफ गाडी ल्याइसकेको छ यसैबीच काठमाडौँ उपत्यका शिक्षण संस्थामा सरकारले आज विदा दिएको छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको क्रममा यातायात व्यवस्था प्रभावित हुने भएकाले शिक्षण संस्थामा विदा दिएको गृह मन्त्रालयले जनाएको छ शिक्षण संस्था मात्र नखुल्ने तर सार्वजनिक विदा भने नभएको मन्त्रालयले स्पष्ट पारेको छ शुक्रबार रातिदेखि पहिरोले थुनिएको भटेकोशी सुनकोशी नदीमा पानीको प्रवाह असी प्रतिशत बग्न थालेको छ बीस प्रतिशत पानी अझै बग्न नसकेपछि तालमा जमेको पानी यथावत छ सुरक्षाकर्मीले आज बिहानदेखि पानीको प्रवाह नियमित गराउने र डुबेका घरबाट शवहरू खोज्ने प्रयास अघि बढाएको बताएका छन् पहिरो झरेको ठाउँपट्टिबाट पानी बग्न थालेपछि यस अघिको आकारमा नदीको बहाव शुरू भए पनि थुनिएको नदी यथावत नै रहने रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयले जनाएको छ भित्तापट्टिबाट पानी बग्न थाले पनि यसअघि नदी बग्ने गरेको स्थानमा पहिरोले बनाएको पहाड़ यथावत रहेको छ यसबीच आज बिहानदेखि उद्धार तथा शव खोज्ने क्रम शुरू भए पनि भीषण पहिरोले पुरेका मान्छेका शव भेटिएका छैनन् स्थानीयहरूका अनुसार कम्तीमा दुई सय स्थानीय पहिरोभित्र हराइरहेका छन् पहिरोले क्षति पुर्याएका घरहरूमा पनि शवहरू हुन सक्ने स्थानीयले बताएपछि प्रहरीले त्यहाँ खोज तलाश गर्न लागेको सशस्त्र प्रहरी बलका एसपी लक्ष्मण सिंहले बताउनुभयो तर पहिरोले पूर्ण रूपमा पुरिएको क्षेत्रमा भने अझै उत्खनन शुरू हुन सकेको छैन तर उनीहरूलाई जीवित भेटिने सम्भावना लगभग सकिएको छ कुन घरमा कति मान्छे थिए भन्ने एकिङ संख्या नभएका कारण संख्यामा अन्यल छ पहिरोमा परि नौजनाको ज्यान गएको छ दाङमा गैराती एक महिलाले श्रीमानको हत्या गरेकी छिन् सल्यान ढाकाडाम छ घर भई हाल तुलसीपुर पाँचमा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 किसानहरूलाई अनुरोध छ अर्पण मौसम अर्पण मौसम यस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार गाजामा गरिएको इजरायलको आक्रमणबाट करिब तीन सय बाल बालिका मारिएको संयुक्त राष्ट्र संघको पछिल्लो प्रतिवेदनमा जनाइएको छ गएको जुलाई आठदेखि इजरायलले प्यालेस्टाइनको गाजामाथि गरेको हमलामा परि ती बाल बालिका मारिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गाजामा मारेका नागरिक मध्ये बाल बालिकाको मात्र तीस प्रतिशत रहेको छ मारिनेमा एक सय सतासी जना बालक र एक सय जना बालिका रहेका छन् मध्ये दुई सय तीनजना बाल बालिका बाह्र वर्ष भन्दा कम उमेरका रहेका पनि युनिसेफका अधिकारीहरूले जानकारी दिएका छन् इजरायलले गरेको आक्रमणमा पनि कम्तीमा पनि एक हजार एक सय पचासजना प्यालेस्टाइनको मृत्यु भएको छ उता इराकी जिहादीहरूले इराकी सैनिक र मिलिसिया समूहका सशस्त्र लडाकु गरी तेइसजनाको हत्या गरेका छन् आक्रमणमा परि जना इराकी सैनिक र बाह्रजना सिया विद्रोही लडाकुको मृत्यु भएको छ पछिल्ला दिनमा इराकी जिहादीहरूले आफ्नै मुलुकमा आक्रमण तीव्र पारेका छन् उनीहरूले इराकी सैनिक र सिया मुस्लिम समुदायका विद्रोहीमाथि हमला गरेका छन् खेल समाचार खराब मौसम र व्यवस्थापकीय कमजोरीका कारण नेपाली क्रिकेट टोलीले राम्रोसँग तयारी गर्न सकेको छैन एसियाली खेलकुद प्रतियोगिता एसियाडका लागि उन्नाइसनाको प्रारम्भिक टोलीको घोषणा गरे पनि मौसममा आएको खराबीका कारण आफूहरू मैदानमा जान नपाएको क्रिकेटरहरूले क्रिकेटरहरूले बताएका छन् नेपाल क्रिकेट संघले व्यवस्थापकीय कमजोरी र आर्थिक समस्या देखाएपछि आफूहरू राम्रोसँग तयारीमा लाग्न नपाएको नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले बताउनुभयो यसबीच लामो समयदेखि क्यानलाई दिँदै आएको सहयोग रोकेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले एक दुई दिनभित्रै सहयोग उपलब्ध गराउने भएको छ क्यानको व्यवस्थापकीय क्षेत्रको सुधारका लागि दबाव दिन आइसिसीले क्यानलाई दिँदै आएको सहयोग रोकेको थियो क्यानका उपाध्यक्ष केशव घिमिरेले अबको एक दुई दिनभित्र सतहत्तर हजार अमेरिकी डलर सहयोग आइपुग्ने जानकारी दिनुभयो उहाँले यस यार्डपछि विदेशमै गएर डिभिजन थ्रीको तयारी गर्ने बताउनु भयो एसियाड सेप्टेम्बर उन्नाइसदेखि दक्षिण कोरियामा र डिभिजन थ्री अक्टोबर छब्बीसदेखि अफ्रिकाको युगाण्डामा हुनेछ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आउँदै सुरक्षा व्यवस्था कडा आजै व्यवस्थापिका संसदलाई सम्बोधन गर्ने सुनकोशी नदीमा पहिरो जाँदा बेपत्ता भएकाहरूको खोजी कार्य जारी जीवितै फेला पार्न सक्ने सम्भावना न्यून इजरायलमा गाजामा इजरायलले गरेको आक्रमणमा करिब तीन सय बालबालिका मारिएको राष्ट्रसंघको प्रतिवेदन इराकी जिहादीद्वारा तेइसजनाको हत्या र खराब मौसम र व्यवस्थापकीय कमजोरीका कारण नेपाली क्रिकेट टोलीको अभ्यास प्रभावित अवस्थ बिहान दस बजे अर्पण समाचार सकियो ध्रुवराज आज्ञा नमस्कार समाचारको साथमा शिखर हार्डवेयर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष पलम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोक Narayangarh phone zero five six five seven one